ओछ्यानमा थला परेकी आमालाई सम्झिँदै आँखा रसाइरहेका थिए श्रुति सम्वेकमा अहिले हामीले सुनेको कथा दिनमान गुर्मछानको अधिकार कथा हो यो लघुकथाको वाचन सँगसँगै अब आजको लागि श्रुति सम्वेकबाट हामीले विदा हुने बेला भइसकेको छ हामीले आज सुनाएका सबै लघुकथाहरू साहित्यिक मासिक सुलेखको लघुकथा अंकबाट लिएका थियौं हवस् त आजको लागि श्रुति सम्वेक यही पूरा हुन्छ अर्को साता अर्को कुनै गद्दी लिएर आउनेछौ तबसम्मका लागि प्राविधिक साथी दिनेश निरौला र म अच्युत घिमिरे बुलबुल विदा चाहन्छौ शुभरात्री तपाईँ सुन्दै हुनुहुन्छ सबैको साझा आवाज रेडियो युनिटी बयानब्बे दशमलव दुई मेगा एकैचोटि ब्रिज सुपर प्रिमियम ओपिसी सिमेन्टको एकैचोटि ब्रिज सिमेन्ट इन्डस्ट्रिज प्रणालीका सम्पूर्ण उत्पादनहरूको प्रत्येक पच्चिस बोराको खरिदमा एउटा स्क्रच कार्ड प्राप्त गरी हरेक दिन जित्नुहोस् मनै लुब्राउने It's Unity time. Time check. It's 10 p.m. रात को 10 बजे के सुदूर के सिंह दरबार सबैको साझा युनिटी खबर सत्यता सन्तुलन विश्वसनीयताको पर्याय युनिटी एफएम बयानब्बे थोप्लो दुई मेगा हर्जमा युनिटी खबर प्रधानमन्त्री प्रचण्डद्वारा तेस्रो पटक आज मन्त्रीमण्डल भेस्टार पत्रकार महासंघले न्यूनतम पारिश्रमिकको अनुगमन गर्ने डाक्टर केसीको आन्दोलन माग सम्बोधन गर्ने प्रधानमन्त्रीको आश्वासन डडेलधुरामा शिक्षक सेवा आयोग निमावि तहको परीक्षाको तयारी पूरा भारतको सिमलामा एकै परिवारका पाँच नेपालीको मृत्यु टर्कीमा आठ प्रहरी अधिकारीको हत्या र बी डिभिजन लिग फुटबलमा आज भएको खेलमा पुलचोक श्रीकुमारी र स्यासल युथ क्लब विजयी प्रभावकारी सूचनाका लागि युनिटी खबर नमस्कार फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हज र इन्टरनेटमा radio unity dot com dot एनपीबाट प्रसारण भइरहेको राति दस बजेको युनिटी खबरमा स्वागत छ म प्रकाश पार्की खबर अब विस्तारमा सुन्नुहोस् प्रधानमन्त्री पुष्पकमल दाहालले तेस्रो पटक आज मन्त्रीमण्डल विस्तार गर्नु भएको छ आज प्रधानमन्त्रीले नेपाली कांग्रेसको तर्फबाट तेह्रजनालाई सहभागी गराउँदै मन्त्रीमण्डल विस्तार गर्नु भएको हो नेपाली कांग्रेसको तर्फबाट नवनियुक्त तेह्रजना मन्त्रीहरूले आजै पद तथा गोपनीयताको शपथ लिएका छन् नवनियुक्त मन्त्रीहरूलाई प्रधानमन्त्री दाहालको उपस्थितिमा राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा पद तथा गोपनीयताको शपथ गराउनु भएको थियो कांग्रेसको तर्फबाट अर्जुन नरसिंह केसी शहरी विकास प्रकाश शरण महत परराष्ट्र बालकृष्ण खाड रक्षा जीवन बहादुर शाही पर्यटन केशव कुमार बुढाथोकी सामान्य प्रशासन सूर्यमान गुरूङ श्रम मन्त्री भएका छन् यसै सीतादेवी यादव शान्ति तथा पुनर्निर्माण दीपक गिरीश सिसाई रोमी गौसन थकाली वाणिज्य नवीन्द्रराज जोशी उद्योग हृदय हृदयराम थानी गरिबी निवारण तथा सहकारी मन्त्री भएका छन् गगन थापा स्वास्थ्य र शंकर भण्डारी वन मन्त्री बनेका छन् सरकारले हालै लागू गरेको पत्रकारको न्यूनतम पारिश्रमिक सम्बन्धी व्यवस्था पूर्ण कार्यान्वयन गर्न नेपाल पत्रकार महासंघले अनुगमन गर्ने भएको छ केन्द्रीय कार्यालय संचार ग्राममा बसेको महासंघको केन्द्रीय बैठकको केन्द्रीय समितिको बैठकमा सरकारले पछिल्लो समय स्वीकृत गरे राजपत्रमा समेत प्रकाशित गरेको श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्न सरकार र मिडिया व्यवस्थापकहरूले साँचो नदेखाएको यसको कार्यान्वयन गर्न सम्बन्धित पक्षको गम्भीर ध्यानकर्षण गराएको छ महासंघको बैठकले श्रमजीवी पत्रकार इन्द्र श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक कार्यान्वयन गराउनका लागि अभियानत्मक रूपमा अगाडि बढ़ने निर्णय गरेको छ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्वास्थ्य क्षेत्रमा डाक्टर गोविन्द केसीले उठाएका माग सम्बोधन गर्ने आश्वासन दिनुभएको छ प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान डाक्टर गोविन्द केसीको नेतृत्वमा गएको चिकित्सक टोलीसँग कुराकानी गर्दै प्रधानमन्त्रीले शिक्षा स्वास्थ्य लगायतका आधारभूत आवश्यकताको दायित्व राज्यले लिनुपर्ने भन्दै डाक्टर केसीका माग सम्बोधनका लागि अधिकतम प्रयास गर्ने आश्वासन दिनुभयो डडेलधुरामा शिक्षक सेवा आयोगले भोलि लिन लागेको निमावि तहको परीक्षाको पूर्ण तयारी भएको छ देशभरकै साथ हुन लागेको परीक्षाको तयारीका लागि अन्तिममा डडेलधुरामा परीक्षा केन्द्र व्यवस्थापनका सम्पूर्ण काम सकेसँगै तयारी पूरा भएको जिल्ला शिक्षा कार्यालय डडेलधुराले जनाएको छ आज बिहान परीक्षा केन्द्रका केन्द्राध्यक्ष र परीक्षा समन्वय समितिको अभिमुखीकरण बैठक आयोजना गरी तयारी पूरा गरिएको जिल्ला शिक्षा कार्यालय डडेलधुराका शिक्षा जिल्ला शिक्षा अधिकारी दुर्गा दुर्गादत्त विष्टले जानकारी दिनुभयो जिल्लामा विभिन्न पाँचवटा विषयमा लिन लागेको परीक्षाका लागि जिल्लामा आठवटा केन्द्र तोकिएको उहाँले बताउनुभयो एउटा विषयको परीक्षा भने डोटीको दिपाइलमा हुनेछ पाँचवटा विषयको परीक्षा सञ्चालनका लागि उग्रतरा उमावि पोखरा डडेलधुरा बहुमुखी क्याम्पस र महेन्द्र नमुना उमाविमा दुई दुईवटा केन्द्र तोकिएको छ भने माउन्टेन उबामी बाग बजार र बैजनाथ मावि मौरडामा एउटा एउटा केन्द्र तोकिएको छ नेपाल जेसिज क्षेत्र घ अन्तर्गतको अध्यक्षीय बैठक आज डडेलधुरामा सम्पन्न भएको छ पूर्वको गैडाकोट जेसिजदेखि पश्चिम महेन्द्रनगरसम्मका त्रिचालिसवटा शाखाका अध्यक्षहरूको उक्त बैठकमा सहभागिता रहेको थियो नेपाल जेसिएसका राष्ट्रिय अध्यक्ष जेसीआई सेनेटर रविन्द्र गुरूङको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो कार्यक्रममा जिल्लास्थित राजनीतिक दलका प्रमुख प्रतिनिधि तथा युवा सम्बद्ध संस्थाका प्रतिनिधि समेत सहभागिता रहेको थियो सुदूरपश्चिमको पर्यटकीय सम्भावनाका साथै आर्थिक विकासमा समेतलाई टेवा पुर्याउने उद्देश्यका साथ नेपाल जेसी क्षेत्र घको अध्यक्षीय बैठक डडेलधुरामा राखिएको हो सुदूरपश्चिमेलीहरूको महान चाड गौराको रौनकता छाएसँगै डडेलधुरा सदरमुकाममा यतिखेर जात्रामय भएको छ कृष्ण जन्माष्टमीको दिन हिजो आठ वर्षपछि लाखे जात्रा निकालिएको थियो भने दोस्रो दिन आज डोल जात्रा निकालिएको छ विगतका वर्ष झै कृष्ण जन्मेको दोस्रो दिन कृष्णको रथ यात्रा निकाल्ने परम्परालाई यस वर्ष पनि डडेलधुराका स्थानीय बासिन्दाले निरन्तरता दिएका छन् डोल जात्राले डडेलधुराको बजार क्षेत्र परिक्रमा गरेको छ कृष्णको यात्रा लाई डोल जात्रा भनिन्छ विभिन्न मठ मन्दिरमा पूजा गरी भगवान कृष्ण र राधा प्रतिमूर्तिको नित्य नगर परिक्रमा पनि गरिन्छ यसैबीच विगतका वर्षमा जस्तै मनाइने जाल जात्रा र भालु जात्रा पनि आज स्थानीयले निकालेका छन् मानिसको शरीर घाँसको पातहरूले ढाकेर भालुको आकार जस्तै बनाएर नक्कल गरी भालु जात्रा मनाइने गरिन्छ भने जालभित्र मानिसलाई ढाकेर बेग्लै प्रकारको हुलिया बनाएर जाल जत्रा मनाइने गरिन्छ अब देश बाहिरको खबर भारतको सिमलामा एकै परिवारका पाँच नेपालीको मृत्यु भएको छ एकजना घाइते भएका छन् घटना गत आइतबार रातिको हो तर प्रहरीले आज मात्रै घटनाको बारेमा जानकारी दिएको छ हिमाचल प्रदेशमा पर्ने सिमलाको बन्द्राली गाउँमा घनघोर पानी परेको र पहिरोमा पुरिएर एकै परिवारका पाँचजनाको मृत्यु भएको इण्डो एसियन न्यूज सर्भिसले जनाएको छ मृत्यु हुनेमा नेपाली नागरिक राम उनकी श्रीमती र तीनजना बच्चा रहेको समाचारमा उल्लेख छ तर उनीहरूको नेपालको ठेगाना भने उल्लेख भएको छैन उनी परिवारका सदस्यसहित अस्थायी टहरमा बस्दै आएका थिए टर्कीमा आठ जना प्रहरी अधिकारीको हत्या भएको छ त्यहाँको विद्रोही संगठन पीकेकेले गरेको हमलामा उनीहरूको हत्या भएको हो देशको दक्षिणी भागमा रहेको एक प्रहरी कार्यालयको द्वारमा पीकेकेका लडाकुले कार बम हमला गरेका थिए सो विस्फोटनमा परि अरू कम्तीमा पैंचालिसजना जना नागरिक नराम्ररी घाइते भएका छन् घाइतेहरूलाई अस्पताल पुर्याइएको र सो हमला स्थलमा हाल कडाई गरिरहेको बताइएको छ र अन्तमा एउटा खेल खबर राजधानीमा जारी शहीद स्मारक बी डिभिजन लीग फुटबल अन्तर्गत आजको खेलमा Pulchowk sports club Shree Kumari club र स्यासल युथ क्लब विजय भएका छन् पुलचोकले सात दुबाटो युथ क्लबलाई झट्का दिँदै तीन शून्यको जित हासिल गर्यो पहिलो खेलमा सात टोले बोइज युनियनलाई हराए पनि पुल्चोकसँग पराजित भएपछि भने ए डिभिजन पुग्ने लय गुमाएको छ श्री कुमारले लगातार दोस्रो जित हासिल गर्ने क्रममा महावीर क्लबलाई एक शून्यले हरायो त्यस्तै च्यासलले टुसाल फुटबल क्लबलाई दुई शून्यले हरायो यी खेलपछि लिग तालिकामा दुई खेलबाट छ अङ्कका साथ आरसिटी शीर्ष स्थानमा रहदा श्रीकुमारी गोल अन्तरका आधारमा दोस्रो स्थानमा छ यो सँगै राति दस बजेको युनिटी खबर सकिन लागेको छ जाँदा जाँदै प्रमुख समाचार शीर्षक पुनः एकपटक प्रधानमन्त्री प्रचण्डद्वारा तेस्रो पटक आज मन्त्रीमण्डल विस्तार पत्रकार महासंघले न्यूनतम पारिश्रमिकको